यो टोपी हो मेरो टोपी कैलाश को सिर्जा मेरो टोपी हिमाली हिमाल पनि झुक्न नजान्ने कहिले पनि झुक्न नमान्ने मेरो टोपी नेपाली मेरो टोपी भित्र मेरो बहिनीको मायाको बास अहिलेसम्म भोगेको मैले मेरो घाम छायाको बास अहिलेसम्म भोगेको मैले मेरो घाम छायाको बास मेरो टोपी हो मेरो टोपी मैलो बाटोको टिको लागेको मेरो टोपी मैलो होइन को टिको लागेको मेरो पसिना पुस्दा पुस्दा यसलाई केही दुःख लागेको मेरो टोपी साउरेको शिरमाथि ठुलो सानो जान्दैन यो भेदभाव मान्दैन यो मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली भित्र मेरै टोपी झर्दै थियो सागर धाम हो पानी मेरे टोपी चढ्दै थियो सागर धाम हो पानी मेरे टोपी चढ्दै थियो मेरो टोपी हो मेरो टोपी खोज्दै गए सागर देखी सागर सम टोपी खोज्दै गए सागर देखी सागर सम्मा जहाँ पनी जहिले पनी यो त अघि बढ थियो यो मेरो टोपी हो मेरो टोपी मेरो टोपी साथै आएको साथ तो मेरो जस्तो सुखमा काम लाग्ने नेपालीको नाम लाग्ने मेरो टोपी आफ्नो सन्तान चिनाउने जनैको पापी जस्तो यो